six megahertz. तथा विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्समा यसै समयमा गुन्जिने यो कार्यक्रम मुक्तक माला तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई आज पनि मुक्तकको कोसेली भोगेर म उपस्थित भएको छु मिठो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 साथ सुन्न सक्नुहुन्छ निको पार्न गरिबीको घाउ विदेश नगई हुन्न निको पार्न गरिबीको घाउ विदेश नगई हुन्न छोडेर आफ्ना आमा बाउ विदेश नगई हुन्न पसिनाले उचित मूल्य नपाउँदा आफ्नै देशमा तोकी आफ्नै जीवको भाउ विदेश नगई हुन्न तोकी आफ्नै जीवको भाउ विदेश नगई हुन्न यसरी परदेशिएको हुँ परदेशिनु बाहेक अर्को कुनै विकल्प नै थिएन भनेर आफ्ना मुक्तकरफहरूमा सन्तोष अम्गाईजीले नामजुङ दुई गोर्खाबाट आफ्ना विचार राख्नुभयो र सन्तोष अम्गाईजीले यति मिठा मुक्तकरपहरूमा यसो भनिरहँदा सिन्धुपाल्चोकी आर्य आयुषा यसो भन्नुहुन्छ देशमै खोजौँ बाँच्ने आधार फर्क परदेशी देशमै खोजौँ बाँच्ने आधार फर्क परदेशी यही भन्दैछु म लगातार फर्क परदेशी खोरिया खोस्रौँ सुन फलाउँ आफ्नै भूमिमा हामी आफै बनौँ स्वरोजगार फर्क परदेशी हामी आफै बनौँ स्वरोजगार फर्क परदेशी सिन्धुपाल्चोकी मुक्तकार आर्य आइसाजीले सन्तोष समकाइचीलाई यसरी देशमै बोलाउनुभयो श्रोता आजको कार्यक्रम मुक्तक माला थोरै भिन्न रहेको छ भिन्न भन्नाले हामी एकै शीर्षकभित्र रहेर मुक्तक मालाको समय अवधिभरि मुक्तक सुन्नेछौँ आज म चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाले सामाजिक सञ्जाल फेसबुकमा राखेको उन्नाइसौँ मुक्तक दोहोरीबाट खरबहरू प्रस्तुत गर्नेछु जसको शीर्षक वैदेशिक रोजगार विशेष राखिएको थियो र वैदेशिक रोजगार विशेष मुक्तक दोहोरीको प्रमुख भूमिकामा सन्तोष अम्काइसी र आर्य आइसाजी हुनुहुन्थ्यो मैले कार्यक्रमको सुरुवातमा दुई मुक्त खराबहरू राखेँ तपाईँहरू समक्ष सन्तोष अम्काइजी र आर्य आयुषाजी उहाँहरू नै यस दोहोरीको प्रमुख भूमिकामा रहनुभएको थियो दोहोरी गत तिस जुलाईमा मैले भने नि चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाको फेसबुक पेज चुकु प्रकाश मुक्तक दोहोरीमा सम्पन्न भएको थियो निर्धारित समयमा पाँच हजार चार सय भन्दा बढी मुक्त दोहोरीमा पोस्ट भएका थिए दोहोरी निकै सभ्य भव्य रह्यो दोहोरीका सल्लाहकारमा हुनुहुन्छ सम्झना हरियाल दर्पण सुनिल अधिकारीजी र मदन भण्डारीजी त्यस्तै व्यवस्थापकमा हरिशरण हरियाल बिन्दा खतिवडा लुरी विशेष सहयोगीमा प्रकाश मगर वियोगीजी र कृष्ण घिम्रेजी अनि त्यस्तै गरेर सम्पर्क सहयोगीमा पूरण वियोग प्रतिमा केसी सुजन क्षितिज राई प्रिन्स याख्या नानु मगर रमेश रसिक वीरेन्द्र कार्की अमन एकल र अन्य साथीहरू रहनुभएको थियो भने यस्तोरीका सञ्चालक एवं एवं निर्देशक प्रकाश अर्याल चिकु प्रकाशजी हुनुहुन्छ उहाँले निरन्तर रूपमा यसरी नै दोहोरी फेसबुकमा सञ्चालन गर्दै आइरहनु भएको छ निकै लामो समयदेखि यो मुक्तक दोहोरी उन्नाइसौँ मुक्तक दोहोरी हो यस दोहोरीमा कपिल मणिजीले निर्धारित समयभित्र तिन सय अन्ठानब्बेवटा मुक्तक लेख्नुभयो वा गजब गर्नुभयो त्यस्तै प्रेम खड्काजीले तिन सय सडतिसवटा मुक्तक लेख्नुभएको थियो भने कृष्ण जीसीजीले तीन सय पाँचवटा मुक्तक लेख्नुभयो अन्य धेरै मुक्तकारहरू जो आफ्नो सम्पूर्ण समय यही दोहोरीमा खर्चिनु भएको छ सबैजनालाई धेरै धेरै बधाई धेरै धेरै शुभकामना आज यस अङ्कमा मैले यसै दोहोरीमा तपाईँहरूले राख्नुभएको सुरुवाती पाँच सयवटा मुक्तकहरूबाट म मुक्तक बोल्नेछु जो जसले सुरु सुरुमा दोहोरी खेल्दै जाँदा प्रतिक्रिया बाँड्नु भएको थियो उहाँहरूको मुक्तक म आज बोल्नेछु पाँच हजार चार सयभन्दा बढी मुक्तक यसमा पोस्ट भएका छन् यस दोहोरीभित्र म भने सुरुवातका पाँच सय भित्रबाट केही मुक्त करबहरू क्रमशः तपाईँहरू समक्ष राख्नेछु बाँकी मुक्त करबहरू आगामी बसाईमा कुनै बसाईमा मौका जुराएर राख्नेछु कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने दोहोरीभित्रै जाउँ दोहोरीभित्रैबाट मुक्तक सुनौ वैदेशिक रोजगार विशेष मुक्ताक भित्र रमाउँ नेपालीलाई कोही सजनले सिकाएको हुनुपर्छ नेपालीलाई कोही सजनले सिकाएको हुनुपर्छ होइन भने आफ्नै जीवनले सिकाएको हुनुपर्छ मुना मदन पढेदेखि म त यस्तै सोचिरहेछु मुगलान टेक्न पक्कै मदनले सिकाएको हुनुपर्छ मुगलान टेक्न पक्कै मदनले सिकाएको हुनुपर्छ वाह यो कचपको मुक्तक समीर कार्कीजीको श्रोता आजको वसाईमा यस्तै रसिला चुस्किला फुर्तिला मुक्त खराबहरू मसँग रहेका छन् जुन म आलो पालो राख्दै जानेछु समीर कार्कीजीको घर कोरोबारी झापा हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ समीर कार्कीजीका यिनै मुक्त खराबहरूसँगै कार्यक्रममा म अर्को मुक्तक जोड्छु मसँग मुक्तक छ कृष्ण घिमरेजीको छैन जागिर बेरोजगारी बस्दा दुःख लाग्छ छैन जागिर बेरोजगारी बस्दा दुःख लाग्छ घर चुएर भित्र पानी खस्दा दुःख लाग्छ पासपोर्ट पोखी आँखाबाट आँसु खसाल्दै डिग्री फाली खाडीतिर पस्दा दुःख लाग्छ डिग्री फाली खाडीतिर पस्दा दुःख लाग्छ हो है कृष्ण घिम्रेजीको यो मार्मिक मुक्तक छत्रगञ्ज चार अर्क खाँची उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ परदेशमा रहँदाको परदेशमा बस्दाको भोग्दाको पीडालाई आजको कार्यक्रममा हाम्रा मुक्तकारहरूले व्यक्त गर्नुभएको छ निकै मार्मिक ढङ्गले व्यक्त गर्नुभएको छ यसै क्रममा म अर्को मुक्तक लिँदैछु राजेश पाठक प्यासी आत्माजीको स्वदेशमै केही गर्ने बाटो दिन सक्ने भए स्वदेशमै केही गर्ने बाटो दिन सक्ने भए मुठी रोप्दा मानो फल्ने माटो दिन सक्ने भए म राष्ट्रमा दुःख गरी यही राष्ट्रको सेवा गर्छु परिवारलाई खुसीका बाटो दिन सक्ने भए परिवारलाई खुसीका बाटो दिन सक्ने भए राजेश पाठक प्यासी आत्माजी गजुरी पाँच धादिङका मुक्तकार धेरै गाह्रो छ देशमै केही गरौँ बसौँ अनि परिवारमा आफू रमाउँ खुसीमा परिवारका आफूले खुसी बाँडौँ भन्न पाइँदैन अनि जानुपर्छ त्यही खुसीहरू खोज्नको लागि परदेश अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ चक्रबाबु चन्द्रजीको बालापनमा बिराएको बाटै मिठो लाग्थ्यो बालापनमा बिराएको बाटै मिठो लाग्थ्यो हिलो थुलोले फरिएको माटै मिठो लाग्थ्यो अरबको नौटङ्की खाना खानुभन्दा आफ्नै हातले पकाएको आँटै मिठो लाग्थ्यो आफ्नै हातले पकाएको आँटै मिठो लाग्थ्यो आहा यो मिठो मुक्तक चक्रबाबु चन्दजीको सल्लेरी साथ दैले खुवाको घर हो हाल उहाँ महाराष्ट्र भारतमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग कृष्ण बस्यालजीको <laughs> बेरोजगारीलाई गतिलो नीति बनेन बेरोजगारीलाई गतिलो नीति बनेन विदेश नगई बाँच्ने स्थिति बनेन बेरोजगार अन्त्य गर्छु भन्ने भेटिए बेरोजगार अन्त्य हुने मिति बनेन बेरोजगार अन्त्य हुने मिति बनेन पक्कै बनेन कृष्ण बस्यालजी प्रसौनी नवलपरासी उहाँको घर हो अब अनि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुनौँ होला आज हामी गीत पनि छोटो छोटो सुन्नेछौँ परदेशका दुःख सुख समेटिएका गीतहरू हामी सुन्नेछौँ दिनेश तामीजीको मुक्त अहिले मसँग रहेको छ बजाङ उहाँको घर हो दिनेश तामीजीका मुक्त खरपरसँगै पहिलो साङ्गीतिकको शैली तपाईँलाई वर्षौँ भयो छोरा घर आएको छैन वर्षौँ भयो छोरा घर आएको छैन आँखा भाछ फरफर आएको छैन त्यसैले आजभोलि चिन्ता बढेको छ आजसम्म केही खबर आएको छैन आजसम्म केही खबर आएको छैन हाँस भो कि माया जन्म फस्यो कि यो कस्तो 幸福。 दिनेश धामीजीका मुक्तकरपहरूसँगै यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो श्रोता रेडियो बीच अनि एकानब्बे दशमलव छ मेगा आर्समा तपाईँ मुक्तक माला सुनिरहनु भएको छ आजको बसाइमा म चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाद्वारा आयोजित उन्नाइसौँ मुक्तक दोहोरीबाट मुक्तक म लिइरहेको छु वैदेशिक रोजगार विशेष शीर्षकमा सन्तोष अमगाईजी र आर्य आयुषा प्रमुख भूमिकामा रही गत जुलाई तीसमा चुक प्रकाश मुक्तक दोहोरी आफ्नै सामाजिक सञ्जालको फेसबुक पेजमा मुक्तक दोहोरी सञ्चालन भएको थियो त्यहीँबाट मुक्तक लिइरहेको छु जसको सञ्चालक एवं निर्देशकमा प्रकाश हरियाल चुक प्रकाश हुनुहुन्थ्यो आउनुहोस् पुनः हामी मुक्तक भित्रै रमौ मेरो देशको करेलाले बजार पाएको भए मेरो देशको करेलाले बजार पाएको भए अनि थोरै सहयोग गर्ने सरकार पाएको भए विदेशीको गाली खान परदेश पक्कै धाउँदिनथे नेपालमै दस हजारको रोजगार पाएको भए नेपालमै दस हजारको रोजगार पाएको भए क्या गजबको मुक्तक है दिपेन्द्र अष्टुमालीजीको यो मुक्तक बडो गजबको मुक्तक लेख्नुहुन्छ दिपेन्द्र अश्रुमालीजी उहाँले दोहोरीमा आफ्ना मुक्तकरबहरूसँगै मिठा मुक्तकरबहरूसँगै सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ दिपेन्द्र अश्रुमालीजीका यिनै दमदार हरपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ युवराज गौतम अन्तर्मुखीजीको उनको पूर्ति हुन्न देशमा सुनको कुरा गर्नुहुन्छ उनको पूर्ति हुन्न देशमा सुनको कुरा गर्नुहुन्छ जुनकिरी पाएको छैन जुनको कुरा गर्नुहुन्छ पसिना यो चुहाउँदा त त्यसको मूल्य आएको छैन आऊ स्वदेश बगाउ भन्दै खुनका कुरा गर्नुहुन्छ आऊ स्वदेश बगाउ भन्दै खुनका कुरा गर्नुहुन्छ युवराज गौतम अन्तर्मुखीजी कल्लेरी आठ दादिङका मुक्तकार हाल उहाँ कतारमा हुनुहुन्छ मुक्तक चोटिलो लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग चाँदनी केसी सरगमजीको हेर त सधैँ दुखाएर दिल रुन्छिन् मेरी आमा हेर त सधैँ दुखाएर दिल रुन्छिन् मेरी आमा आँखा बनाएर टिलपिल रुन्छिन् मेरी आमा बुढेसकालमा पुगेपछि आश्रमको बसाइ हुँदा अर्काको देख्दा झिलमिल रुन्छिन् मेरी आमा अर्काको देख्दा चिलमिल रुन्छिन् मेरी आमा यो मनै लुट्ने मुक्तक चाँदनी केसीजीको लेख फर्सा छ सुर्खेत उहाँको घर हो अर्को मुक्तक म लिँदैछु विष्णु कार्कीजीको डिग्री पासको प्रमाणपत्र सिरानीमा राखी बसेँ डिग्री पासको प्रमाणपत्र सिरानीमा राखी बसेँ काम पाइन व्यापार गरे दलालीको हातमा फसेँ चाप्रसीको काममा पनि नेता खोज्छ त्यसैले त हर्के भन्छ आँसु झारी रोजगार खोज्दै मुगलान पसे हर्के भन्छ आँसु झारी रोजगार खोज्दै मुगलान पसे यसरी नै हरेक हर्केहरू रोजगारीको सिलसिलामा परदेशिनु परेको छ अभावले थिचेर परदेशिनु परेको छ विष्णु कार्कीजीको यो मुक्तक शनि अर्जुन आठ चापा उहाँको घर हो अर्को मुक्तक डिबी भावुक साहित्य फुलजीको मसँग रहेको छ श्रोता यहाँ धेरै बाध्यता थोरै रहर लिएर यहाँ धेरै बाध्यता थोरै रहर लिएर पर्छ हिँड्न कदम कदम डर लिएर जे जे छ सबै निकाल भन्छ यहाँ हातमा चक्कु अनि पत्थर लिएर हातमा चक्कु अनि पत्थर लिएर परदेशको पीडा डिबी भावुक साहित्य पुलले चार हरब मुक्तकमा यसरी राख्नुभयो आफ्नो सम्पर्क ठेगाना छुटाउनुभयो अर्को मुक्तक म लिँदैछु पवन मगर्जीको मसँग मुक्तक श्रोता पढी लेखी आइए बिए हलो जोत्न सकिएन पढी लेखी आइए बिए हलो जोत्न सकिएन प्रमाणपत्र काखी च्यापी बारी बोक्न सकिएन हर्क बहादुर साउदी गए रामे बिस्ने दुवैतिर सबै सबै विदेश पस्दा मन रोक्न सकिएन सबै सबै विदेश पस्दा मन रोक्न सकिएन त्यही भएर आफू पनि लाग्यो है पवन मगर्जी गुल्मी उहाँको घर हो हाल उहाँ युएमा हुनुहुन्छ आज धेरै परदेशी साथीहरूको सम्झना आइरहेको छ कार्यक्रम चलाउँदै जाँदा आशा छ मुक्तकमा तपाईँहरूको पीडा मैले बोलिरहँदा मनलाई शान्ति मिलेको होला अर्को मुक्तक रमेश रसिकजीको मसँग छ पराई भूमि अर्काको खटन छोडेर आउनु पराई भूमि अर्काको खटन छोडेर आउनु गर्नु छ यही मनमा आशा बोकेर आउनु रुँदै चिनामा सम्झेर छोरा बिरामी हुँदामा आमाको मर्म देशको धर्म सम्झेर आउनु आमाको मर्म देशको धर्म शमशेर आउनु रमेश रसिकजी निजगढ चार बाह्रका मुक्तकार मिठा मुक्तकरबहरूमा उहाँले परदेशीलाई स्वदेश आउन आह्वान गर्नुभयो अर्को मुक्तक छ श्रोता मसँग बिन्दा लामा कृष्णाजीको मन्त्री जस्तै नेता जस्तै देश बदल्नु छ मन्त्री जस्तै नेता जस्तै देश बदल्नु छ काखको बच्चा सेता जस्तै देश बदल्नु छ यो खाडीमा छुवाएको निधार लिई आउँछु हत्केलाले यता जस्तै देश बदल्नु छ हत्केलाले यता जस्तै देश बदल्नु छ ओहो क्या मुक्त खै बिन्दा लामा तृष्णाजीको तीन कन्या छ सिन्धुली उहाँको घर हो हाल उहाँ टर्कीमा हुनुहुन्छ अर्को मुक्तक इन्दिरा कुमालजीको मसँग छ श्रोता बसेकी छु हजुरलाई सम्झी दिनहरू गनेर बसेकी छु हजुरलाई सम्झी दिनहरू गनेर सम्झेर घर फर्केर आउनु परदेश त्यागेर पलपल मन आतिन्छ अनि ढुकढुकी रोकिन्छ अशुभ कहिले नबोल्नु हजुर परदेशमा बसेर अशुभ कहिले नबोल्नु हजुर परदेशमा बसेर त्यही त यी घरदेशकालाई कति चिन्ता हुन्छ नि अनि घर देशका मान्छेहरूले पनि अशुभ बोल्यो भने पक्कै परदेशकालाई उति नै चिन्ता हुन्छ इन्दिरा कुमालजीको यो मुक्तक झापा उहाँको घर हो श्रोता आऊ भने कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग मन्जु अञ्जनाजीको मुक्तक रहेको छ सुर्खेत उहाँको घर हो हाल उहाँ कुवेतमा हुनुहुन्छ मन्जु अञ्जनाजीका मुक्त खराबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई घर छोडेर फर्देसिएँ त्यो प्रहरको याद आउँछ घर छोडेर फर्देसिएँ त्यो प्रहरको याद आउँछ सानो रोजगार छोडे अवसरको याद आउँछ खाडी छिरे हजारवटा स्वप्नाहरू कुल्चिएर पसिनाको धारो बग्दा गाउँघरको याद आउँछ पसिनाको धारो बग्दा गाउँघरको याद आउँछ हो समुद्र पारी घर मैले टोर्यो गाउँ र घरको यादले मलाई पागलै तुल्यायो नाच्न पनि मन छ पनि मन छ नाच्न पनि मन छ गाउन पनि मन छ तर पनि यो मन किन उतैतिर जान्छ घरको याद आयो नि घरको याद आयो नि गाउँको याद आयो नि गाउँको याद आयो नि टेलिभिजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तकमाला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम गर्नुहोस् आज भोलि सपनीमा धेरै आउँछिन् हुने हिजो मात्रै चिठी लेखे एउटा मैले पनि आज भोलि सपनीमा धेरै आउँछिन् हुने हिजो मात्रै चिठी लेखे एउटा मैले पनि उसले मलाई आँसु लुकाई हाँसै बिदा गरी मैले पनि छोडी सुपारी घरको याद आयो नि घरको याद आयो नि गाउँको याद आयो नि गाउँको याद आयो नि उनको याद आयो नि उनको याद आयो नि घरको याद आयो नि घरको याद आयो नि मान्जु अञ्जनाजीका मुक्तकरपहरूसँगै श्रोता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 प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै युट्युबमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाका सम्पूर्ण अङ्कहरू तपाईँले भेटाउन सक्नुहुन्छ आजको वर्षमा पनि श्रोता म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु चुक प्रकाश अनलाइन साहित्यिक पत्रिकाले गत तिस जुलाईमा फेसबुक पेजमा आफ्नै फेसबुक पेजमा राखेको मुक्तक दोहोरीबाट म मुक्तक लिइरहेको छु वैदेशिक रोजगार विशेष मुक्तक आशाको बसाइमा म राखिरहेको छु दोहोरीको प्रमुख भूमिकामा सन्तोष समगाईजी र आर्य आयुषाजी हुनुहुन्थ्यो भने दोहोरीको सञ्चालक प्रकाश अर्याल चुकु प्रकाशजी हुनुहुन्छ त्यही दोहोरीमा तपाईँहरूले नै राख्नुभएका मुक्त खरबहरू आज म लिइरहेको छु सुरुवाती पाँच सयवटा मुक्त खरबहरूबाट मुक्त म बोलिरहेको छु जुन दोहोरीमा चौन्न सयभन्दा बढी मुक्त खरबहरू पोस्ट भएका थिए श्रोता जाली र झेली छविदे साथी जाली र झेली छविदे साथी झुट्टो पहेली छविदे साथी होमिन्छ मान्छे नबुझेर तथ्य तित्तो करेली छ विदेश साथी तित्तो करेली छ साथी यो मिठो मुक्तक मिठा मुक्तकराबहरूमा कोमल भट्टज्यूले लेख्नुभयो हाल उहाँ न्युयोर्कमा हुनुहुँदो रहेछ यति मिठा मुक्तकराबहरू लेखिरहँदा आफ्नो नेपालको सम्पर्क ठेगाना भने उहाँले लेख्नै छुटाउनु भएछ कोमल भट्टजीका यिनी चुस्किला मुक्तकरबहरूसँगै अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ योगराज आचार्य छिमेकी दाईजीको तिम्रो यादले झ्यान सुकी आधा भयो परदेशमा तिम्रो यादले झ्यान सुकी आधा भयो परदेशमा सुख खोज्दै हिँडेको छन् बाधा भयो परदेशमा सयौँ सपना सजाएर हिँडेको म घर छोड्दा छैन अब कुनै लक्ष्य सादा भयो परदेशमा छैन अब कुनै लक्ष्य सादा भयो परदेशमा योगराज आचार्य छिमेकी दाई भनेर लेख्नु भएको छ मोरङमाको घर हो हाल उहाँ साउदीमा हुनुहुन्छ अर्को मुक्तक तिलक राम अधिकारीजीको श्रोता मसँग छ देशले युवा शक्ति खोजिरहेको छ देशले युवा शक्ति खोजिरहेको छ असल देशभक्ति खोजिरहेको छ अब परदेशिएर हुँदै हुँदैन हेर युवा हो बुद्ध जस्तै व्यक्ति खोजिरहेको छ हो बुद्ध जस्तै व्यक्ति खोजिरहेको छ खोजिरहेको छ देशले बुद्ध जस्तै व्यक्ति खोजिरहेको छ तिलक राम अधिकारीजीको यो मुक्तक इस्मा दोहल याट गुल्मी उहाँको घर हो अर्को मुक्तक सुरेन साईजीको श्रोता मसँग छ फर्किन्छ सधैँ विमान पीडा र लास बोकेर फर्किन्छ सधैँ विमान पीडा र लास बोकेर अझै सार्दैछ युवा खाडीमा एक बोकेर वीरका सन्तान हामी कुन सतीको श्राप लाग्यो कति दिन बिताउने हो हृदयमा दास बोकेर कति दिन बिताउने हो हृदयमा दास बोकेर सुरेन साईजी डोल्पा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुँदो रहेछ अर्को मुक्तक श्रोता मसँग कृष्ण पसियालजीको आमाको सुनको सिक्री बेचेर कताराएँ आमाको सुनको सिक्री बेचेर खतराएँ बाबाको रुखको गाली सम्झेर कताराए साथीभाइले घर खडेरी झोडेको देख्दा कमाउन धन भन्दै एक फेर कमाउन धन भन्दै एक फेर कताराए कृष्ण बस्यालजी प्रसौनी नवलपरासी उहाँको घर हो अर्को मुक्त रामु भण्डारीजीको मसँग सश्रोता विदेशी नरहर हुने लाइ रोक्नुपर्छ विदेशी नरहर हुने लाई रोक्नुपर्छ हलो जुवा काँधमा अब बोक्नुपर्छ बाँझै रहे जग्गा जमिन हेर यहाँ सँग सँगै अब डल्ला हामी ठोक्नुपर्छ विदेशी नरहर हुने लाई रोक्नुपर्छ हो नि है रामु भण्डारीजीको यो मुक्त गुल्मी उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ प्रेम खड्काजीको श्रोता अर्को मुक्तक मसँग छ आमा भन्छन् चाँडै फर्किआउ छोरा आमा भन्छन् चाँडै फर्किआउ छोरा परदेशीसँग बाटो तर्किआउ छोरा ऋण दिन गरेर घर परिवार चलाकी छु अब आउन्न भने जल छर्किआउ छोरा अब आउन्न भने जल छर्किआउ छोरा प्रेमघरका गुल्मी पुरकोट मालागिरी उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ त्यसै गरेर श्रोता मसँग अहिले अर्को मुक्तक छ कृष्णजीसी कपिलजीको बुढाबा आमा स्याहार गर्नु सन्तानको कर्तव्य हो बुढाबा आमा स्याहार गर्नु सन्तानको कर्तव्य हो मुखै अगाडि पछि दिए मात्र खुसी त्यो भव्य हो मलाई बारम्बार सवाल यही खेल्दछ मनभरि परदेश मात्र गरिबी मेट्ने के एउटै गन्तव्य हो परदेश मात्र गरिबी मेट्ने के एउटै गन्तव्य हो खराबहरूमा कृष्णजी सी कपिलजीले यसरी जिज्ञासा राख्नुभएको छ महिला साथ सुर्खेत उहाँको घर हो अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुनौ आवास थापाजीको मसँग मुक्त रहेको छ बिरघा स्याङजा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ आवास थापाजीका मुक्तकराबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई हरेक रात स्वप्न देख्छु आफ्नै गाउँ बेसीको हरेक रात स्वप्न देख्छु आफ्नै गाउँ बेसीको बर्खा याममा झरी पर्दा चुहिने घर बलेसीको प्रवासमा कयौँ दुःख सही बस्नु पर्छ आमा नरुनु है खबर सुन्दा तिम्रो छोरो परदेशीको नरुनु है खबर सुन्दा तिम्रो छोरो परदेशीको आँखा भरि छङ खोला आखा भर चुली छन छन बग्ने खोला फेरि यो कि मेरो गाउँ अझै उस्तै होला फेरि यो कि मेरो गाउँ अझै उस्तै होला आँखा भर चुली छन छन बग्ने खोला पाटी पौवा ढल्यो भन्छन् यसपालिको डढेलोमा गाउँले मन जल्यो भन्छन् टाढामाथि एक्ले बर उस्तै छ कि सुक्यो कप्तान बाको लडाईको कथा कहाँ पुग्यो आँखा भरि चुली आवाज थापाजीका मुक्तकरपहरूसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ रेडियो भिजनमा कार्यक्रम माला तपाईँ सुनिरहनु भएको छ आजको बसाइमा म चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाले चुकु प्रकाश मुक्तक दोहोरी फेसबुक पेजमा आयोजना गरेको उन्नाइसौँ मुक्तक दोहोरीबाट मुक्तक लिइरहेको छु वैदेशिक रोजगार विशेष मुक्तक उक्त दोहोरीमा पोस्ट भएका थिए फर्कनु दाजु घरमा खेत बारीले सम्झिया छ फर्कनु दाजु घरमा खेत बारीले सम्झिया छ पिँढीको हाम्रो सुन्तला अम्बा घारीले सम्झिया छ बाबा र आमा चकचकी छोरो दिनौ सोध्छन् रे टोलाई एक्लै पर्खेर बाटो प्यारीले सम्झिया छ टोलाई एक्लै पर्खेर बाटो प्यारीले सम्झिया छ निकै मन पर्यो मलाई यो मुक्तक गणेश प्रसाद खतिवडाजीको यो मुक्तक पञ्चनिक सोलु उहाँको घर हो गणेशजी दामी मुक्तक तपाईँको अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ सबिना धिमाल सारा राजीको परदेशबाट फर्किँदा सुनली आउँछु परदेशबाट फर्किँदा सुन लिई आउँछु नरोई बस मेरी सानो जुन लिई आउँछु बिछोडाका गीतहरू गुनगुनायो होला धेरै अब छिट्टै मिलनका धुन लिई अब छिट्टै मिलनका धुन लिई आउँछु मिठो मुक्तकै सबिना धिमाल शारदाजीको यो मुक्तक बतासे सात काभ्रे उहाँको घर हो अर्को सूर्य नेउपानेजीको मुक्तक श्रोता मसँग छ मेरो देश हाँक्नेहरू दक्ष नभएसम्म मेरो देश हाँक्नेहरू दक्ष नभएसम्म अन्याय छोडी न्यायको पक्ष नभएसम्म विकास र उन्नतिका कुरा अधुरै हुनेछन् नै युवा रोप्ने लक्ष्य नभएसम्म नै युवा रोप्ने लक्ष्य नभएसम्म गुल्मीका मुक्तकार सूर्य नेउपानेजीको यो मुक्तक अर्को गच्छपको मुक्तक दामी मुक्तक हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ अर्को मुक्तक लक्ष्मण पोखरेलजीको मसँग श्रोता नजाउदाई प्रदेश दास बनाउँछन् नजाउदाई प्रदेश दास बनाउँछन् दुई दिन नेपालीलाई खास बनाउँछन् राम्रो लागे केही छैन मन पर्न छाडेपछि पाइँदैन केही मौका लास बनाउँछन् पाइँदैन केही मौका लास बनाउँछन् मनै चसक्क बनाउने मुक्तक लक्ष्मण पोखरेलजीको फिदी पाँच थर उहाँको घर हो अर्को मुक्तक सिटी मगरजीको श्रोता मसँग छ खेतबारी खनेर मात्रै नपुग्ने समस्या छ खेतबारी खनेर मात्रै नपुग्ने समस्या छ यसो उसो भनेर मात्रै नपुग्ने समस्या छ पसिनासँगै रगत्नी बगाउनै पर्दो रहेछ स्वाभिमानी बनेर मात्रै नपुग्ने समस्या छ स्वाभिमानी बनेर मात्रै नपुग्ने समस्या छ समस्यै समस्या छ अनि परदेशमा समाधान छ कि भनेर हामी जाने गर्छौँ सिटी मगरजीको यो मुक्तक प्युठान उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ अर्को मुक्तक मसँग माधव किमरेजीको रहेको छ श्रोता आफ्नै देशमा फलेको चामलको भात हुने छैन आफ्नै देशमा फलेको चामलको भात हुने छैन बालक वृद्ध हुन्छन् युवाको जात हुने छैन यदि युवा विदेशिने क्रम नरोकिने हो भने मर्ता पर्दा गाउँमा लास उठाउने हात हुने छैन मर्ता पर्दा गाउँमा लास उठाउने हात हुने छैन एउटा गम्भीर सवाल मुक्तकमा यसरी राख्नुभयो माधव घिम्रेजीले नुवाकोट उहाँको घर हो सोच्नुपर्छ हामीले एकपटक छातीमा हात राखेर सोच्नुपर्छ अर्को मुक्तक वियोगी अनुरागीजीको म लिँदैछु श्रोता गाउँ सहर शून्य भाषण परदेशीका कारण गाउँ सहर शून्य भाषण परदेशीका कारण आमा बुबा रोइरहेछन् परदेशीका कारण हेर कत्तिको सडकमै बास भइरहेको देख्छु घर जग्गा साउले खाछन् परदेशीका कारण घर जग्गा साउले खाछन् परदेशीका कारण बियोकी अनुरागी उपेन्द्र हायु भनेर पछाडि जोड्नु भएको छ सुकाचोर चार मुगान रामेसा उहाँको घर हो हाल बिरानो मरुभूमि भनेर ठेगाना लेख्नु भएको छ श्याम लम्सालजीको मुक्त खबरको क्रममा म राख्दैछु श्रोता छिटो आउन बाबु घर भन्छिन् आमाले छिटो आउन बाबु घर भन्छिन् आमाले छोडेर त्यो सहर भन्छिन् आमाले पो पर्दैन बाबु टिनले घर छाउनलाई ठिक छ यही खर भन्छिन् आमाले ठिक छ यही खर भन्छिन् आमाले छोराको बाटो हेर्दा हेर्दा आँखै थाकिसके अनि छोरालाई परदेश छोडेर घर आउन हो नानी भनेर आमाले बोलाउँदै गरेको मुक्तकमा उतार्नुभयो श्याम लम्सालजीले वसन्तपुर आठ चाँदनी उहाँको घर हो अर्को मुक्तक मनप्रसाद महर अलपत्र मन्जीको मसँग छ गाउँको सानो झुपडी गैरी खेत बेचेर लागे परदेश गाउँको सानो झुपडी गैरी खेत बेचेर लागे परदेश दुनियाँको कुरामा पैसाको रुख देखेर लागे परदेश झ्यालादारीमा काम गरेर पुग्दैनथ्यो परिवार पाल्न खाना पुग्ने जमिन नहुँदा सबैले हेपेर लागे परदेश खाना पुग्ने जमिन नहुँदा सबैले हेपेर लागे परदेश हो है मनप्रसाद महर्जी राङकोट दुई रोल्पा मनप्रसाद महर्जीको घर हाल उहाँ मलेसियामा हुनुहुन्छ श्रोता अब पनि कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला कपिल मणिजीको मुक्त कहिले मसँग रहेको छ दोहोरीमा सबैभन्दा धेरै मुक्तक लेख्नुहुने कपिल मणिजी कार्यक्रम मुक्तक मालामा नियमित रूपमा आउनुहुन्छ बड मिठो माया भान्नुहुन्छ हामीलाई दाङ बेलजुन्डी उहाँको घर हो कपिल मणिजीका मुक्त गरबहरूसँगै अर्को एउटा साङ्गीतिकको सेली श्रोता तपाईँहरूलाई र भारी बन्दकी राखी प्रवास जाँदैछु र बारी बन्दकी राखी प्रवास जाँदैछु साउसँग केही ऋण मागी प्रवास जाँदैछु घर छोड्न कहाँ मन थियो र मलाई पनि भित्र रुँदैछु म बाहिर हाँसी प्रवास जाँदैछु भित्र रुँदैछु म बाहिर हाँसी प्रवास जाँदैछु जाँदैछु म है विदेशमा धन कमाइ ल्याउने पाए आमा म आउँछु दुई चार वर्षमा जाँदैछु म है विदेशमा धन कमाइ ल्याउने आशैमा नरोहया पाए आमा म आउँछु दुई चार वर्षमा कर्मले लेखेको यो दिन यो मन रुन्छ छिन्छिन हो कर्मले लेखेको यो दिन यो मन रुन्छ छिन्छिन बाबामा दाजुभाइ छोडेर जानु छ मन यो बाँधेर जाँदैछु म है विदेशमा धन कमाइ ल्याउने आशैमा नरौ हया पाए आमा म आउँछु दुई चार वर्षमा कपिल मणिजीका मुक्तकार परिसङ्घ श्रोता यो गीत कार्यक्रम मुक्तकमालामा मैले तपाईँहरू समक्ष राखेँ आजको वसाईमा तपाईँहरूका मुक्तकरपहरू लिँदा लिँदै कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु आजको यो वसाईमा मुक्तक जोड्ने यो सिलसिला यति मात्रै आजको वसाईमा मैले चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाद्वारा आयोजित उन्नाइसौँ मुक्तक दोहोरी जुन सामाजिक सञ्जाल फेसबुकमा चुकु प्रकाश मुक्तक दोहोरीमा वैदेशिक रोजगार विशेष शीर्षकमा भएको थियो त्यहीँबाट आलो पालो जोड जोडेँ धेरै मुक्त खराबहरू तपाईँले पोस्ट गर्नुभएको छ मैले कार्यक्रमको सुरुवातमा पनि भनेको थिएँ सुरुवातमा पोस्ट गर्नुभएका पाँच सय मुक्तकभित्रबाट मैले केही मुक्त आज भने बोल्न भ्याएँ अन्य मुक्त खातैमा छन् समय छैन अर्को पाला म पक्कै उठाउनेछु यस दोहोरीको प्रमुख भूमिकामा सन्तोष अम्गाईजी र आर्य आयुषाजी हुनुहुन्थ्यो त्यस्तै प्रकाश अरियाल चुकु प्रकाश सञ्चालक एवं निर्देशक त्यसै गरेर दोहोरीमा प्रत्यक्ष अप्रत्यक्ष जो जो दोहोरीलाई भव्य सभ्य बनाउन सहयोग गर्नुभयो सबैजनामा म कार्यक्रम मुक्तक मालाको सञ्चालक अनि यो दोहोरीको सल्लाहकार तपाईँहरू सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु हार्दिक बधाई व्यक्त गर्न चाहन्छु यति मिठो दोहोरी सञ्चालन भएकोमा अनि सम्पूर्ण मुक्तक मनहरूको मुक्तकिलो यात्रा सुखद बनोस् भनी शुभकामना व्यक्त गर्न चाहन्छु तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो मुक्तक मालाको यो अङ्क सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया दिन मन भयो भने मुक्तकमाला एट द रेट जिमेल डट कममा तपाईँले मेल गर्न सक्नुहुन्छ सामाजिक सञ्जालमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभए तपाईँलाई धन्यवाद प्रविधि समीक्षणका निमित्त कविताजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्ता